जिन्दगी दुई दिनको जिन्दगी तिम्रो जो बल्ला माई देऊ मलाई बन्दगी दुई दिनको जिन्दगी दुई दिनको जिन्दगी तिम्रो जो बल्ला माई देऊ मलाई बन्दगी लागे छ को जन्ती मोहनी निकै नहुने लागेछ मायाको जन्ती